हजुर नमस्कार अनि लोक साङ्गीतिक अभिवादन तपाईँ सम्पूर्ण सम्पूर्ण सङ्गीत पार्खेमे मित्रमा कार्यक्रम लोकसङ्कारको व्यवसायबाट रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरु अर्पण सबैका लागि सधैँका लागि रेडियो इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ चाहिँ आज पनि तपाईँलाई केही मिठा आवाजबाट मनोरञ्जन दिलाउनको लागि प्राविधिक मित्र रिजनसँगै आवाजबाट सुमकुमार उपस्थित भएको छु लोकसङ्गीत क्षेत्र बजारमा आएका उत्कृष्ट आवाजहरूलाई आजको यो श्रृङ्खलामा मैले राख्नेछु अवश्य पनि अघिल्लो सालमा आएका उत्कृष्ट आवाजहरू जो बजारमा एकदमै चर्चित रहन सफल आवाजहरू थिए एकदमै अग्रस्थानमा रहन आवाजहरू तिनै आवाजहरूलाई आजको यो श्रृङ्खलामा तपाईँको माझमा मैले राख्नेछु अवश्य तपाईँले अन्तिमसम्म सुन्नुहुनेछ मलाई साथ दिनुहुनेछ कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया पनि तपाईँले प्रेषण गर्नुहुनेछ हामी हरेक दिन आउने गर्छौँ बिहान नौ बजेको नेपाल वाणी समाचारपछि दस बजेसम्म रहने गर्छौँ शनिबार बाहेक हरेक दिन हुन्छौँ शनिबार पनि हामी आएकै हुन्छौँ तर लोकसुतारी टप्चनको साथमा आउँछौँ भने अन्य दिनमा लोकसङ्कारको साथमा आउने गर्छौँ कहिले लोकसङ्गीत क्षेत्रमा लाग्नु भएका कलाकारसँग कुराकानी गर्छौँ भने कहिले तपाईँसँग मिठा मिठा आवाज तपाईँलाई सुनाएर मनोरञ्जन दिने प्रयासमा हामी जुटिरहेका हुन्छौँ अवश्य के गर्दै हुनुहुन्छ खानपिन गर्ने समय पनि भएको छ नभएको होइन कतिपय साथीहरू स्कुल जाने तयारीमा पनि हुनुहुन्छ होला र कतिपय साथीहरू कलेजबाट आउँदै पनि हुनुहुन्छ होला कलेज चल्ने साथीहरू स्कुल चल्ने साथीहरू सायद स्कुल जानको तयारी र कलेजबाट आउने तयारीमा हुनुहुन्छ होला तपाईँ जहाँ जस्तो अवस्थामा हराउँछ हामीलाई सुनेर साथ दिनुहुनेछ यो आशा गरिरहेको छु र तपाईँ सधैँ सुखी अनि खुसी रहनुहोला यो आग्रह पनि गर्छु कार्यक्रमको सुरुवातमा एउटा आवाज राख्न चाहन्छु तपाईँ सम्पूर्णको लागि जुनलाई साथी तारा जोतिनी सुनिला गुरुङ अनि रामजी खाँडको आवाजमा तपाईँ सम्पूर्णको लागि जुनलाई साथी तारा जोतिनी take सम्झौता साथी पा हजुर जुलाई साथी तारा जति धके दिन्छौ भने नि देव सानो मनमा भएर छैन कतै नि जब मायामा धेरै धोका पाइन्छ जब मायामा धोका पाइन्छ जसलाई विश्वास गरिन्छ जब उसले धोका दिन्छ त्यहाँनिर यस्ता शब्दहरू पनि सिर्जना हुँदै गर्छन् तपाईँ सम्पूर्णको लागि सुनिला गुरुङको प्रस्तुति सुनिला गुरुङको आवाज र रामजी आवाजमा यो गीत सुन्यौँ कार्यक्रमको सुरुवातमा लोकसङ्कार सुन्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूस अर्पण सबैका लागि सधैँका लागि र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ यो आवाज हो सुनकुमारको यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुऱ्याउनुको लागि मेट्रो रिजन कन्ट्रोल रुमबाट मलाई सहयोग गरिरहनु भएको छ तपाईँसँग रहेर अघिल्लो साल भन्नुपर्छ है बजारमा आएको दुई हजार उनसत्तरी सालमा बजारमा आएको उत्कृष्ट आवाजहरूलाई आजको यो श्रृङ्खलामा मैले तपाईँको माझमा राख्ने प्रयास गरिरहेको छु तपाईँले सुन्नु भएको छ अवश्य पनि तपाईँले सुनेर साथ दिनु भएको छ कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया के छन् भने तपाईँले हामीलाई फोन गरेर पनि तपाईँले सुझाव सल्लाह प्रतिक्रिया दिन सक्नुहुनेछ तपाईँका सुझाव सल्लाह अनि प्रतिक्रियाले आगामी दिनमा कार्यक्रमलाई अझै उत्कृष्ट भएर अगाडि लैजानको लागि तपाईँको माझमा प्रस्तुत गर्नको लागि एकदमै सहज हुने गर्छ यति बेला फेरि अर्को आवाजलाई स्थान दिँदैछु म तपाईँ सम्पूर्णको लागि सानो तिमीले माया गर्छु म है सानो तिमीलाई माया गर्छु म पुन अनि सोन्दा शर्माको आवाज म तपाईँ सम्पूर्णको लागि यो आवाज राख्छु आवाज पछि हामी केही समय व्यापारिक विश्राममा जानेछौँ विश्रामपछि पुनः आउँछौँ सुन्दै गर्नु होला जीवन 走马。 सानो तिमीलाई माया गर्छु सँगै जीवन बिताउन नपाए तिमी भन्दा पहिल्यै मर्छु म त्यसको पात्र हो मेरो माया तिमीलाई मात्र हो सानो तिमीलाई माया गर्छु सँगै जीवन बिताउन नपाए तिमी भन्दा पहिल्यै मर्छु म सँगै जीवन बिताउन नपाए तिमी भन्दा पहिल्यै मर्छु म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 थप जानकारीका लागि सम्पर्क एस कम्प्युटर रत्नगर एक सौरा चोक मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी शून्ना चौवालिस प्रोपाइटर रूपक नेपाल घर बनाउन लागेको ओरिङ गर्नुपर्ने अनि विद्युतका सामग्री पनि चाहिएको थियो अब कहाँ जाने होला धन्दा नमान्नुहोस् न दाई हाम्रै पर्साको नयाँ रोडमा रहेको ज्ञान ज्योति बिजुली पसल छ नि त्यही जानुहोस् न हो बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेयरिङका साथमा दक्ष मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क ज्ञान ज्योति बिजुली पसल खैरहनी चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि सरल अफसेट प्रेस सँगै फोन नम्बर शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छेपन्न एकसठी नौ सय बाह्र प्रोपराइटर कमलराज ढकाल के तपाईँ कोरियन भाषा सिक्ने राम्रो इन्स्टिच्युटको खोजीमा हुनुहुन्छ वा स्टुडेन्ट भिसामा जापान जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आउनुहोस् हामी तपाईँलाई ग्यारेन्टीका साथ सेवा प्रदान गर्दछौँ इपिएस कोटामा कोरियामा काम गर्न जानेहरूको लागि लामो समय कोरियामा काम गरेर आउनुभएका दक्ष व्यक्तिहरूबाट आधुनिक तरिकाले कोरियन भाषा सिकाउनुको साथै इपिएस परीक्षा दिन चाहनेहरूको लागि उपयुक्त वातावरण मिलाइन्छ कक्षा धमाधम सञ्चालन भइरहेको जानकारी गराउँछौ साथमा स्टुडेन्ट भिसामा जापान जान चाहनेहरूका लागि हन्ड्रेड पर्सेन्ट भिसा ग्यारेन्टीका साथै तिन महिनामा जब ग्यारेन्टी समेत गराउने कुरा सहरर्ष जानकारी गराउँदछौ जापानिज भाषाका कक्षाहरू पनि सञ्चालन भइरहेको कुरा जानकारी गराउँदछौ साथै तपाईँको को कुशल संचारकर्मी बन्ने चाहनालाई मध्यनजर गर्दै दक्ष तथा अनुभवी सञ्चारकर्मीहरूद्वारा रेडियो उद्घोषण पत्रकारिता एवं प्राविधिक तालिम सञ्चालन हुन गइरहेको छ प्रत्येक दिन प्रशिक्षकको अगाडि नै कार्यक्रम रेकर्डिङ गरी सल्लाह सुझाव दिइने उत्कृष्ट हुने व्यक्तिलाई काम गर्ने अवसर मिलाइनेछ सम्पर्क मोडर्न कम्प्युटर एन्ड एजुकेसनल सेन्टर रत्नगर एक बकुलहर नगरपालिका गेटसँगै फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस र अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय छपन्न पिठुवा गाउँ विकास समितिको सूचना यस गाविसमा बसोबास गर्नुहुने सम्पूर्ण गाविसवासीहरूले पिठुवा गाविसलाई बुझाउनु पर्ने मालपोत कर सवारी कर उद्योग व्यवसाय व्यापार कर बक्यौता समेत यसै आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरमा बुझाउनु हुन अनुरोध गरिन्छ अन्यथा अर्को आर्थिक वर्षमा बुझाउन जाँदा पच्चिस प्रतिशत जरिवाना लाग्ने हुँदा आफआफ्नो बुझाउनु पर्ने करहरू अविलम्ब बुझाई जरिवानाबाट बस्नु हुन सम्पूर्ण गाविसवासीहरूमा जानकारी जानकारी गराइन्छ पिठुवा गाउँ विकास समिति पिठुवा चितवन फोन शून्य छपन्न पाँच एकसठी दुई सय चौरात्तर आवश्यकता लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरका लागि निम्न पदहरूमा कर्मचारी आवश्यकता भएकाले यज्ञ इच्छुक नेपाली नागरिकलाई दरखास्त आह्वान गरिन्छ जनरल म्यानेजर एकजना योग्यता स्नातक तह उत्तीर्ण बजार व्यवस्थापक दुईजना योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण बजार सहायक दुईजना योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण कार्यक्रम प्रस्तुता तिनजना योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनु पहलका साथै समुदायमा केन्द्रित बहस कार्यक्रम गर्न सक्ने बजार विभागमा अनुभवीलाई ग्राह्यता दिइनेछ छिट्टै गर्नुहोस् यही मिति दुई हजार सत्तरी श्रावण सत्र गतेसम्म आफ्नो बायोडाटा सहित कार्यालय समयभित्र सोझै निवेदन दिन वा बिइडी डट एससिएचएआरवाइए एट जिमेल डट कम मार्फत पनि निवेदन दिन सक्नुहुनेछ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 हजुर गेसी यो सोच व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम लोकसङ्कार सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्स अर्पण सबैका लागि सधैँका लागि र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सो दाजु आज पनि तपाईँसँग रहेर नेपाली लोकसङ्गीत क्षेत्रमा आएका उत्कृष्ट आवाजहरूलाई तपाईँको माझमा प्रस्तुत गरिरहेका छौँ अघिल्लो वर्ष आएका केही आवाजहरू तपाईँको लागि सुनाइरहेका छौँ आजको यो श्रृङ्खलामा अवश्य पनि तपाईँले सुन्नु भएको छ बिहान नौ बजेको नेपाल बाँडीपछि हामी दस बजेसम्म तपाईँको साथमा रहने गर्छौँ शनिबार बाहेक हरेक दिन आउने गर्छौँ तपाईँको माझमा कहिले राष्ट्रिय कलाकारहरूसँगको कुराकानी लिएर आउँछौँ भने त कहिले विभिन्न गीत सङ्गीतसँग तपाईँलाई रमाइलो प्रदान गर्नको लागि हामी आउने गर्छौँ यति बेला फेरि अर्को आवाजलाई स्थान दिन्छु यति बेला मेरो आवाजलाई तपाईँको रेडियो सेल्सम्म पुऱ्याउनको लागि मेट्रो रेजनले सहयोग गर्नु भएको छ प्राविधिक कक्षा भने आवाजबाट सुन कुमार छु तपाईँको साथमा अब राख्न चाहन्छु तपाईँ सम्पूर्णको लागि किरण बाबु पुन र टिकापुनको आवाजमा भएको यसरी नै सम्झिरहला यो आवाज तपाईँको लागि Thank you. सम्झिर होला यदि पाप हो भने माया गर्नु तिमीलाई देउ सधैँ बरु सहुला एउटै भई मिल्दा तिम्रै नाम दिनमा लिन्छु म त गाँसिँदा यसरी नै सम्झिरहला दुई पाप हो भने माया गर्नु तिमीलाई देउ सधैँ बरुसहुला दुई पाप हो भने माया गर्नु तिमीलाई देउ सधैँ बरुसहुला सम्झिर होला पापा भने माया गर्नु तिमीलाई देउ आसमानी हुन्थ्यौ तिमी दिनमा पचल्ने सासमा यसरी नै सम्झिरहला यदि पापा हो भने माया गर्नु तिमीलाई देउ सधैँ भरुसा होला यदि पापा हो भने गर्नु तिमीलाई मेरो सधैँ भरोसा होला हजुर यसरी नै सम्झिरहला यदि पापा हो भने माया गर्नु तिमीलाई देउसो झाए बरु मयुस होला टिका पुन अनि किरण बाबु पुनको आवाजमा लय शब्द सिर्जना किरण बाबु पुनको रहेको थियो तपाईँ सम्पूर्णको लागि समथुर आवाज राखे लोकसङ्कार सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच बेगेहरू र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुनिरहनु भएको छ तपाईँलाई मनपर्ने मिठा मिठा आवाजहरू प्रस्तुत गरिरहेका छौँ कार्यक्रमको यो श्रृङ्खलाबाट प्राविधिक मित्र रिजन र राजले मलाई सहयोग गरिरहनु भएको छ भने आवाजबाट सुन्छौँ तपाईँको साथमा हरेक दिन शनिबार बाहेक हरेक दिन तपाईँको साथमा आउने गर्छौँ लोकसङ्कारको यो व्यवसाय लिएर कहिले राष्ट्रिय लोक तथा दोहोरी गायकहरूसँग कुराकानी गर्छौँ भने कहिले मिठा मिठा आवाजहरू तपाईँलाई सुनाउने गर्छौँ र तपाईँलाई मनपर्ने आवाजहरू सुनाएर तपाईँलाई मनोरञ्जन दिने प्रयासमा हामी अबत्र जुटिरहेका हुन्छौँ अवश्य पनि कार्यक्रम कस्तो लाग्छ अन्तिमसम्म सुनेर सुझाव सल्लाह प्रतिक्रिया दिन सक्नुहुनेछ तपाईँका सुझाव सल्लाह अनि प्रतिक्रियाबाट हामी अगाडि बढ्नको लागि अझै पनि प्रेरणा मिल्नेछ है यति बेला अर्को आवाजलाई राख्छु म तपाईँ सम्पूर्णको लागि यो जोनी बिरसुन्द रामजी खाँड अनि मुना थापाको आवाज रहेको छ लय सुन्दर बिराही पाखरुनको छ भने लय शब्द सृजना त्यसै गरी शब्द चाहिँ मिलन कौशलको रहेको छ तपाईँ सम्पूर्णको लागि यति बेला राख्छु रामजी खान अनि मुना थापाको आवाजमा यो झुनै बिर्सन्न जीवन ओइले माया नै हो कहिले नमर्ने सम्झना मनै भरि छ यो जुनी बिर्सन सायो जुनी भुल्दैन मलाई माया गर्ने यो संसारमा एउटा पारी छ बिर्सनमा सायो जुने मलाई माया यो संसारमा एउटा परि छ जुनी जुने मलाई माया गर्ने यो संसारमा एउटा परि छ हजुर रेखर कलाइमा कुरा गर्दै हुनुहुन्थ्यो यहाँनिर रामजी रानी मोला थापा तपाईँ सम्पूर्णको लागि राखे यो झनी बिर्सन्न लय सुन्दर बिराई पाक्सुनको थियो भने शब्द मिलन कौशलको रहेको थियो तपाईँ सम्पूर्णको लागि यो आवाज राखिसकेको छु प्राविधिक मित्र राजसँगै आवाजबाट सुन सु तपाईँको साथमा अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुनिरहनु भएको छ लोकसङ्कारको यो श्रृङ्खला हो तपाईँको साथमा छौँ हामी अब अन्तिममा छौँ कार्यक्रमको अन्ततिर आइसकेका छौँ आज हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रमप्रति सुझाव सल्लाह अनि प्रतिक्रिया छन् भने शून्य सम्पूर्ण पाँच त्रिसठी तिन सय बत्तिसमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ सँगसँगै हामीलाई इमेल म्यासेज पनि गर्न सक्नुहुनेछ तपाईँले है यतिन्जेलसम्म सुनेर साथीहरू पुनः एकपटक तपाईँलाई धन्यवाद छ मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुऱ्याउनुको लागि सहयोग गर्ने मित्र राज अनि रिजललाई विशेष आभार प्रकट गर्दै अन्तिम तपाईँ सम्पूर्णको लागि कुलेन्द्र विश्वकर्मा अनि स्मृति पुनको आवाजमा सर्किएको मन छ यो आवाज तपाईँको लागि छाड्दै आवाजको दुनियाँबाट सुन बेदा नमस्कार संगत मसङ्गत चर्केको मन छ चर्केको मनले नि तिम्रै हुने हुन्छ गराउन थाले तिमी टाढा भएको पिराले चर्किएको मन छ बाँकी मसँग त मन छ बाकी बाँकी मसँग त चर्किएको मन छ चर्केको मनले नि